com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला चौतर्फी विरोधका बीच अख्तियार प्रमुखमा लोकमान सिंह कार्की नियुक्त कार्कीको पदभार ग्रहण कार्यक्रमको रिपोर्टिङका लागि आएको कारले पुगेका सञ्चारकर्मीलाई बन्देज शुक्रबारसम्म चुनावका लागि आवश्यक पर्ने एन कानून टुङ्गो लगाउने माओवादी र कंग्रेसबीच सहमति चुनावी रणनीतिका विषयमा छलफल गर्न आजदेखि एमाले केन्द्रीय समितिको बैठक शुरू नवलप्रासीको एक नगरपालिका सहित सत्र गाविस औलो रोगबाट उच्च जोखिममा मंगलबार सुधारेको शेयर बजार आज भने पुनः ओह्रालो लाग्यो पाकिस्तानमा आज भएको आत्मघाती आक्रमणमा दुईजनाको मृत्यु प्रदर्शनमा भएको दमन र हत्याको विरोधमा बङ्गलादेशमा दुई दिने राष्ट्रव्यापी हडताल र डिभिजन थ्री क्रिकेटको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीको भव्य स्वागत under nineteen ACC elite cup क्रिकेटमा नेपालद्वारा मलेसिया सात विकेटले पराजित नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा चौतर्फी विरोध र विवादका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्की नियुक्त हुनु भएको छ राष्ट्रपति डाक्टर रामवरण यादवले संवैधानिक परिषदको सिफारिस अनुसार कार्कीलाई अख्तियार प्रमुख कयदेवी एमीलाई लोकसेवा आयोगको प्रमुख र महालेखा परीक्षकमा भानुप्रसाद आचार्यलाई नियुक्त गर्नु भएको हो उहाँहरू तिनैजनाले आज नै पद तथा गोपनीयताको शपथ लिनु भएको छ राष्ट्रपति कार्यालयमा तिनैजनाले राष्ट्रपति यादव र मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा कायम मुकाम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माबाट शपथ लिनुभएको हो अख्तियार प्रमुख कार्कीले आज नै आयुक्त केशव प्रसाद बरालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ यसैबीच कार्कीको पदभार ग्रहण कार्यक्रमको रिपोर्टिङका लागि आएको कार्यालय पुगेका सञ्चारकर्मीलाई बन्देज लगाइएको छ सञ्चारकर्मीलाई समाचार सङ्कलनमा रोक लगाएकोमा प्रेस चौतारी नेपालले विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ सञ्चारकर्मीलाई पेसागत मर्यादामा रहेर स्वतन्त्र ढङ्गले समाचार सङ्कलन दिनुपर्ने चौतारीले विज्ञप्तिमा जनाएको छ यसैबीच लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरेको भन्दै नेपाल विद्यार्थी संघ लगायतका एघार विद्यार्थी संगठनले भोलिका लागि आह्वान गरेको उपत्यका बन्द फिर्ता लिएको छ कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त नगर्न माग गर्दै आन्दोलनमा उत्रेका एघार विद्यार्थी संगठनले भोलि आमाको मुख हेर्ने औँसी परेकाले पूर्व निर्धारित उपत्यका बन्द फिर्ता लिएको नेविसङ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो आज दिउँसो अनि राष्ट्रियको कार्यालय बागबजारमा बसेको एघार विद्यार्थी संगठनको बैठकले बन्द फिर्ता लिने निर्णय गरेको प्रवक्ता लामिछानेले बताउनुभयो भोलिको उपत्यका बन्द फिर्ता लिएसँगै वैशाख उनातिस गतेका लागि नेपाल बन्दको आह्वान गरेको लामिछानेले जानकारी दिनुभयो कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गरेकोमा विभिन्न क्षेत्रबाट विरोध जनाउने क्रम जारी छ नेपाल बार एसोसिएसनले आज विज्ञप्ति जारी गर्दै लोकतन्त्रको मूल्य मान्यताको उपहास भएको उल्लेख गरेको छ गरी युवा संघले नेपालले पनि युवा संघ नेपालले पनि कार्कीको नियुक्तिप्रति विरोध जनाउँदै आन्दोलन जारी राख्ने जनाएको छ आज युवा तथा विद्यार्थीले राजधानी लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शन समेत गरेका छन् विरोध प्रदर्शनका क्रममा सरकारी गाडीमा आगजनी गरेका छन् उनीहरूले विभिन्न क्याम्पस अगाडि र राजधानीको नयाँ बानेश्वरमा चक्काजाम समेत गरेका थिए नागरिक समाजका अगुवाले भने शीतल निवासमै विरोध प्रदर्शन गरेका थिए विरोध स्वरूप आज नेपाल विद्यार्थी सङ्घले पनि राजधानीमा प्रदर्शन गरेको छ बेरोजगार युवा संघ नेपालले मोखे राजमार्गमा बिहानैदेखि गरेको चक्काजामको कारण यात्रुहरूले शास्ति भोग्नु परेको छ चक्काजामको कारण पूर्व पश्चिम राजमार्ग र नारायणगढदेखि नागढुङ्गासम्मको सड़कमा गाडी चलेका छैनन् काठमाडौँ छिर्ने मुख्य नाका नागढुङ्गा भएर गाडीहरू नचल्दा यात्रुहरू अलपत्रमा परेका थिए बेरोजगार युवाहरूका समस्या समाधान गर्नुपर्ने र रोजगारीको प्रत्याभूति हुनुपर्ने आन्दोलनकारीको माग छ एकीकृत नेकपा माओवादी र नेपाली कंग्रेसका शीर्ष नेताहरूबीच शुक्रबारसम्ममा संविधानसभा चुनावका लागि आवश्यक पर्ने ऐन कानून टुङ्गो लगाउने सहमति भएको छ आज बिहान नेपाली कङ्ग्रेसका सभापति सुशील कोइर्लाको निवास महाराजगञ्जमा भएको दुई दलका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो शुक्रबारसम्ममा चुनावका लागि चाहिने आवश्यक ऐन कानुनमा सहमति जुटाउने र चुनावको मिति तोक्ने विषयमा छलफल भएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो असन्तुष्ट पक्षका मागलाई सम्बोधन गरेर चुनावमा ल्याउने विषय पनि बैठकमा छलफल भएको र चुनावी वातावरण बनाउने निर्णय पनि दुई दलका शीर्ष नेताहरूको बैठकले गरेको श्रेष्ठको भनाइ छ छलफलमा दुवै पार्टीका पदाधिकारीहरू सहभागी थिए नेकपा एमाले केन्द्रीय कमिटिको बैठक अहिले बसिरहेको छ केन्द्रीय कार्य बलकोमा जारी बैठकमा चुनावी रणनीति समसामयिक राजनैतिक परिस्थितिमा पार्टीको भूमिका लगायतका विषयमा छलफल चलिरहेको छ बैठकमा अध्यक्ष झरनाथ खनालले राजनैतिक प्रतिवेदनमा चुनावी रणनीति अरू दलहरूसँग हुने तालमेल संविधान सभाको निर्वाचन लगायतका विषय समेटिएका छन् एमाले प्रवक्ता प्रदीप गेवालीले आजदेखि शुरू हुने बैठकमा मुख्य गरी चुनावी रणनीतिका विषयमा छलफल हुने जानकारी दिनुभयो कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी निर्वाचनमा कंग्रेसले कुनै पनि दलसँग सहकार्य नगर्ने दावी गर्नुभएको छ एमाले र बीच आगामी चुनावमा तालमेल हुने चर्चा चलिरहेका बेला देउवाले यस्तो बताउनु भएको हो प्रेस युनियन मकवानपुरद्वारा आज हेटवडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देवालले प्रतिस्पर्धी दलसँग चुनावी तालमेल संसारमा कहीँ पनि नहुने दावी गर्नुभयो मुख्य प्रतिस्पर्धी दलसँग चुनावी तालमेल संसारभर हुँदैन उहाँले भन्नुभयो कङ्ग्रेस एक्लै चुनाव लड्छ विघटित संविधान सभामा ए माओवादीले बहुमत ल्याउँदा संविधान नबनेको भन्दै आगामी निर्वाचनमा कङ्ग्रेसले बहुमत ल्याउने दावी गर्नुभयो देउवाले निर्वाचनमा असन्तुष्ट दलहरूलाई पनि सामेल गराउनु पर्ने बताउनुभयो महिला बालबालिका तथा समाज कल्याण मन्त्री ऋषिबाबा प्रधानले ज्येष्ठ नागरिक समाजका धरोहर भएको बताउनु भएको छ मन्त्री प्रधानले ज्येष्ठ नागरिकसँग भएको अमूल्य ज्ञान तथा सिपको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो मध्यमाञ्चल स्तरीय दुई दिने वृद्धावस्थाको व्यवस्थापन सम्बन्धी तालिमको आज उद्घाटन गर्दै उहाँले कानूनले साठी वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिकको दर्जा दिए तापनि सत्तरी वर्ष पुगेपछि मात्र राज्यले सुविधा प्रदान गरिने व्यवस्था व्यवस्था गरिएको हुँदा नीतिगत रूपमा नै सुविधा सम्बन्धी व्यवस्था परिवर्तन गर्नुपर्ने खाँचो औल्याउनुभयो ज्येष्ठ नागरिक भौतिक शारीरिक र स्वास्थ्य समस्याबाट मात्र नभई परिवार र समाजबाट गरिने व्यवहारबाट थप समस्यामा परेको बताउँदै उहाँले परिवर्तित समय र समाजका कारण सशुल्क वृद्धाश्रम निर्माणको खाँचो रहेको औल्याउनुभयो कार्यक्रममा मन्त्रालयका सहसचिव पूर्णभक्त तन्दुकारले ज्येष्ठ नागरिक राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय समस्याको रूपमा देखा परेको जानकारी दिँदै समाजमा भएका समस्या न्यूनीकरण गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागको सहकारीमा यो वर्ष एकजनालाई पचहत्तर हजार रुपियाँ राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ यस्तै काठमाडौँ उपत्यकासहित पाँच विकास क्षेत्रबाट प्रत्येक क्षेत्रका एकजनाका दरले छजनालाई पच्चिस हजारका दरले क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार दिने महासङ्घकी कार्यवाहक अध्यक्ष यशोदा तिमसिनाले जानका विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ प्रत्येक विकास क्षेत्रबाटै दुई दुईजनाका दरले बाह्र हजार बाह्रजनालाई पन्ध्र हजारका दरले शैक्षिक लेखन वृद्धि प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ पोहोरदेखि प्रदान गरिँदै आएको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार अन्तर्गत एक टेलिभिजन र एक राष्ट्रिय दैनिकलाई चालिस चालिस हजार तथा पाँच विकास क्षेत्रको एक एक एफएम र उपत्यकाको गरी छवटा एफएम रेडियोलाई बिस हजार रुपियाँका दरले पुरस्कार दिने महासङ्घले जनाएको छ राष्ट्रिय क्षेत्रीय र लेखन वृद्धिका लागि व्यक्तिगत विवरण र सार्वजनिक सञ्चार माध्यममा दुई हजार उनासत्तरी वैशाख एक गतिदेखि चैत्र मसान्तसम्म प्रकाशित प्रसारित सामग्रीसहित आफूले चाहेको पुरस्कार किटान गरी दुई हजार सत्तरी जेठ एकतिस गते कार्यालय समयभित्र महासङ्घ केन्द्रीय कार्यालय सञ्चार ग्राम काठमाडौँ वा महासङ्घको इमेलमा पठन महासङ्घले आग्रह गरेको छ यस्तै संस्थागत पुरस्कारका लागि एफएम रेडियो टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकाबाट दुई हजार उनासत्तरी वैशाख एक गतिदेखि दुई हजार उनासत्तरी चैत्र मसान्तसम्म शिक्षा सम्बन्धी प्रकाशित सञ्चालित प्रसारित सामग्रीको मूल्याङ्कन छनौट समितिले गर्ने महासङ्घले जनाएको छ एफएम रेडियोको हकमा छवटा क्षेत्रीय पुरस्कारको छनौट र मूल्याङ्कन नेपाल पत्रकार महासङ्घका क्षेत्रीय संयोजकहरूको संयोजकत्वमा गठन हुने तीन सदस्य समितिले गर्नेछ त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र र मानविकी संकायमा विद्यार्थीहरूको आकर्षण बढाउन र दक्ष जनशक्ति उत्पादनको लागि शिक्षकको गुणस्तर वृद्धि गरी आधुनिक शिक्षण पद्धति पर्ने शिक्षाविदहरूले निष्कर्ष निकालेका छन् चितवनको सौराहामा करिब एक सय शिक्षाविदहरूबीच तीन दिनसम्म चलेको छलफलले यस्तो निष्कर्ष निकालेको हो पुरानै शैक्षिक प्रणाली र शिक्षकहरूलाई आवश्यक तालिम दिन नसक्दा दक्ष जनशक्ति उत्पादन हुन नसकेको निष्कर्ष छ नवलप्रासीको माकरमा गैराती गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ नम्बर नखुलेको गाडीले ठक्कर दिँदा लो सात प त्रिहत्तर पचहत्तर नम्बरको मोटरसाइकलमा सवार माकर चारका उनाचालिस वर्षीय बलिराम चौधरी र तेइस वर्ष कृष्ण चौधरीको ज्यान गएको हो बलिनामको घटनास्थलमै र कृष्णको पृथ्वीचन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ नवलप्रासीकै अर्को समाचारमा एक नगरपालिका सहित सत्र गाउँ विकास समिति औलो रोगबाट उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ औलोबाट एक्काइसजना बिरामी प्रभावित छन् कार्यालयका भेक्टर कन्ट्रोल शाखाले औलो प्रभावित गाविस मध्येका एक नगरपालिका सहित एघार गाविसमा कीटनाशक झोल वितरण गर्न लागेको जानकारी दिएको छ प्रभावित स्थानहरूमा कुल उना अस्सी हजार झोल वितरण गर्ने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव घटेपछि नेपाली बजारमा पनि सुनको मूल्य तोलामा पाँच सय रुपियाँ घटेको छ आज बजारमा छापावाला सुन तोलाको एकाउन्न हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छ सोमबार छापावाला सुन तोलाको बाहन्न हजार तिन सय रुपियाँमा कारोबार भएको थियो आज तेजाबी सुन तोलाको एकाउन्न हजार पाँच सय पचास रुपियाँमा कारोबार भइरहेको छ मंगलबार तेजाबी सुन तोलाको बाहन्न हजार पचास रुपियाँमा कारोबार भएको थियो चाँदीको मूल्यमा भने कुनै बुधबार परिवर्तन भएको छैन बजारमा चाँदी तोलाको नौ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सोन चाँदी व्यवसाय महासंघले जनाएको छ मंगलबार सुधार देखिएको शेयर बजार आज भने पुनः ओह्रालो लागेको छ आज नेप्से परिसूचक चार दशमलव पाँच अङ्कले घटेर चार सय छयासी पुगेको छ मङ्गलबार नेप्से परिसूचक आठ दशमलव तिन छ अङ्कले माथि उक्लिएर चार सय नब्बे पुगेको थियो आज नेपाल स्टकमा कारोबार गर्ने विकास बैङ्क समूह बाहेक अन्य सबै समूहको कारोबारमा गिरावट आएको छ सबैभन्दा बढी हाइड्रो पावर समूहको कारोबार एघार दशमलव छ अङ्कले तल झरेको छ बैङ्किङ समूहको कारोबारमा चार दशमलव एक अङ्कले गिरावट आएको हो भने इन्सुरेन्स समूहको कारोबारमा पनि तिन दशमलव तिन एक अङ्कले गिरावट आएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं अख्तियार प्रमुखमा सिफारिश लोकमान सिंह कार्कीको नाम फिर्ता लिएर पार्टीको शाखा जोगाउन नेतृत्वलाई कंग्रेस युवा नेता गगन थापाले दिएको सुझावप्रति तपाईँको विचार के छ ए विवाद मिलाउने प्रयास बी जनताको बोली र सी युवा नेताको विचार तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए विवाद मिलाउने प्रयास भनेमा छत्तीस प्रतिशत बी जनताको बोली भनेमा उनाचालिस प्रतिशत र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 उत्तर पूर्वी बोर्नो राज्यमा इस्लामिक अतिवादी समूह बोको हराम र सुरक्षाकर्मी बीचको भिडन्तमा पचपन्न जनाभन्दा बढीको मृत्यु भएको छ बोर्नो राज्यको बामा शहरमा सुरक्षाकर्मी र विद्रोही बीचको झडपमा उनीहरूको मृत्यु भएको हो बङ्गलादेशका विपक्षी पार्टीहरूले आज र भोलि दुई दिने देशव्यापी हडताल आह्वान गरेका छन् आज बिहान छ बजेदेखि सुरु भएको राष्ट्रव्यापी हडताल साँझ छ बजे मात्र सकिने बताइएको छ यसअघि आइतबार र सोमबार भएको विरोध प्रदर्शनमा भएको दमन र हत्याको विरुद्धमा राष्ट्रव्यापी हडताल आह्वान गरेको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी बिएनपीका प्रवक्ता खन्दाकेर मुसफरले बताउनुभयो बङ्गलादेशको राजधानी ढाकामा यस निन्दकलाई कडा कारवाही गर्ने कानुनी व्यवस्था लागू गर्न माग गर्दै इस्लामिक प्रदर्शनकारी र बीच भएको झडपमा अडतिसजनाको मृत्यु भएको थियो बङ्गलादेशमा धर्मको नाममा जनवरी यता भएका विरोध प्रदर्शनमा अहिलेसम्म एक सय पचासभन्दा बढीको मृत्यु भइसकेको बिबिसीले जनाएको छ अब खेल समाचार डिभिजन थ्री क्रिकेटको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौँमा भव्य स्वागत गरिएको छ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई बाजा गाजा र फूलमालाले स्वागत गरिएको थियो क्रिकेट टोलीलाई विमानस्थलबाट गाडीमा राखेर नगर परिक्रमा समेत गराइएको छ नेपाल क्रिकेट टोलीको सम्मानका लागि हजारौं समर्थक विमानस्थलमा पुगेका थिए उनीहरूले क्रिकेट टोलीको समर्थनमा नारा पनि लगाएका थिए यसैबीच मन्त्री परिषद अध्यक्ष खेलरा राज रेग्मीले डिभिजन थ्रीको विजेता बनेर फर्किएको नेपाली क्रिकेट टोलीलाई सम्मान गर्नु भएको छ आज पुरानो सिंहदरबारमा एक समारोहका बीच रेग्मीले क्रिकेट खेलाडीहरूलाई सम्मान गर्नु भएको हो उता मलेसियामा जारी under nineteen ACC elite cup क्रिकेटमा नेपाली मलेसियालाई सात विकेटले हराएको छ मलेसियाको किन्ड्रारा मैदानमा आज भएको खेलमा घरेलु टोली मलेसियालाई हराउँदै नेपालसम्म बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ मलेसियाले दिएको सत्तरी रनको विजय लक्ष्यका साथ मैदान उत्रेको नेपालले चौबिस दशमलव चार ओभरमा मात्र तीन विकेट गुमाएर भेटायो नेपालका लागि हरिशङ्कर शाहले नट आउट अठाइस रनको योगदान दिए यस्तै विभासु थापाले सत्र अमित श्रेष्ठले दस निश्चल पाण्डेले सात तथा निर्मल थापाले तीन रन जोडे यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले बाइस दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै मात्र उनासत्तरी रन जोडेको थियो मलेसियालाई स्वास्थ्यमा समेट्ने क्रममा नेपालका लागि अविनाश कर्णले सर्वाधिक छ विकेट लिए यस्तै कप्तान भुवन कार्कीले दुई यज्ञमान कुमाल तथा सुशान्त भारीले समान एक एक विकेट लिए यसअघि नेपालले कुवेत बहराइन र कतारलाई पनि पराजित गरेको थियो चौतर्फी विरोधका बीच अख्तियार प्रमुखमा लोकमान सिंह